पेजमा पनि म्यासेज गर्नुभएको छ तर कहिलेकाहीँ हामीले चारैतिर नहेर्दा चाहिँ अलिक गाह्रो हुनसक्छ त्यसैले सकेसम्म तपाईँले म्यासेज चाहिँ सबै सौगात फेसबुक पेजमै गरिदिन सक्नुहुन्छ र तपाईँले कमेन्ट चाहिँ रेडियो अनमोलको फेसबुक पोस्टमा पनि गर्न सक्नुहुन्छ र आज मसँग तपाईँले गत साता गर्नुभएका थुप्रै कमेन्टहरू छन् तपाईँले यति धेरै माया गर्नुभएको छ कार्यक्रमलाई कि म तपाईँका सबै सन्देशहरू पढ्नलाई पनि कहिलेकाहीँ गाह्रो महसुस हुन्छ सक्दै सक्दिनँ टाइममा तर तपाईँको मायालाई म कहिले पनि पनि निराशामा यो झार्न चाहन्न त्यसैले पनि म तपाईँले पठाउनुभएका सबै कमेन्टहरूलाई सबै म्यासेजहरूलाई सकेसम्म एउटै कार्यक्रममा राख्ने कोसिस गर्छु र आज पनि तपाईँ कमेन्ट गर्दै गर्नुहोस् तपाईँको भावना प्रेमपत्र छन् भने पनि त्यो पनि लेख्न सक्नुहुन्छ सायरी गजल मुक्तक पनि प्रेमसँग सम्बन्धित तपाईँले लेख्न सक्नुहुन्छ र ती कुराहरू तपाईँ लेख्दै गर्नुहोला र तपाईँले आज गर्नुभएका कमेन्टलाई भने म आउने साताको कार्यक्रममा प्रस्तुत गर्नेछु त्यसैले तपाईँले आज कमेन्ट गर्नुहोला र यतिखेर भने म तपाईँका कमेन्टहरू राख्नु पूर्व राख्न चाहन्छु एउटा सुमधुर साङ्गीतिक आवाज त्यस पछाडि तपाईँको कमेन्टहरू लिएर कार्यक्रममा पुनः उपस्थित हुनेछु यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्ममा तपाईँ यतिखेर मेरो आवाजलाई सुन्दै हुनुहुन्छ म छु तपाईँकै मनभित्रको साथी चन्द्र अनि यो कार्यक्रम तपाईँले मकवानपुरबाट रेडियो अनमोल नब्बे मेगाहर्ज हेटौँडामा सुन्दै हुनुहुन्छ भने त्यसै गरी तपाईँले बाह्रबाट रेडियो कोल्बीबाट सुन्दै हुनुहुन्छ त्यसै गरी रौतहटमा रेडियो सुप्रिमबाट पनि हामीलाई सुनिरहनु भएको छ फेसबुक पेज लाइभ रेडियो अनमोलको फेसबुक पेज लाइभ त्यसै गरी सौगा dot blogspot dot com र चन्द्र युट्युब च्यानलबाट पनि तपाईँ यो कार्यक्रमलाई सुन्न हेर्न सक्नुहुन्छ र यतिखेर भने म तपाईँको कमेन्टलाई ढिला नगरी पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ अपरिचित देव भन्नुभएको छ यो पुरा नाम के रहेछ तल हेर्छु म लेख्नुहुन्छ हेलो दादा नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदमै ठिक छु अपराचीजी त्यसै गरी उहाँ लेख्नुहुन्छ मलाई यो कार्यक्रम धेरै मनपर्छ दादा म चाहिँ कोलपुरदेखि बादल छेत्री रहेछ उहाँको नाम बादल छेत्री म मेरो मनमुटुमा बसेको मान्छेलाई miss you and love you भन्न चाहन्छु स्पेसल आरलाई सम्झेको छु मिस यु बादरनी लभ यु बादरनी अनि हेटोडामा बस्ने बादरनीलाई धेरै सम्झेको छु पनि <laughs> भन्नुभएको रहेछ अनि दादा हजुरलाई पनि धेरै सम्झेको छु मिस यु दादा भन्नुभएको छ धेरै धन्यवाद छ कोहलपुरदेखि हामीलाई बादल छेत्रीजीले कमेन्ट गर्नुभएको थियो र आफ्नो मान्छेलाई उहाँको स्पेसल आरलाई सम्झिरहनु भएको थियो हेटौँडामा बस्नुहुँदो रहेछ अवश्य पनि उहाँले रेडियो अनमोलबाटै सुन्दै हुनुहुन्छ कि जस्तो लाग्छ एनिवे उहाँले कार्यक्रम सुन्नुभएको छ भने बादलजीलाई अवश्य पनि म्यासेज गर्नुहुनेछ भनेर हामी अपेक्षा गर्छौँ तपाईँहरू एकअर्काबाट टाढा हुनुहुँदो रहेछ है <laughs> हुन त तपाईँले सल्लाह नमागी सल्लाह दिनु त्यति राम्रो त होइन तर पनि सकेसम्म तपाईँहरू सँगै आफ्नो जीवनसाथीसँगै रहनुहोस् भनेर पनि तपाईँलाई अनुरोध गर्न चाहन्छु किनकि भौगोलिक दूरीले कहिलेकाहीँ हामीलाई धेरै टाढा पुऱ्याउँछ एनिवे तपाईँको जिन्दगीमा त्यस्तो नहोस् तर हामी सकेसम्म आफ्नो मान्छेको नजिकै आफ्नो मान्छेसँगै जीवनका यात्राहरू अगाडि बढाउन पाउनु अझै धेरै खुसीको कुरा हुन्छ हुन त हाम्रो बाध्यताहरू छन् समस्याहरू छन् है मलाई थाहा छैन बादलजीको पनि थुप्रै बाध्यताहरू होलान् तर तपाईँहरू चाँडै एक हुनुहोस् <laughs> यही शुभकामना दिन चाहन्छु धेरै धन्यवाद छ बादल छेत्रीजीले कमेन्ट म्यासेज गर्नुभएको थियो सबै सौगात फेसबुक पेजमा त्यसै गरी सबै सौगात फेसबुक पेजमा नै अर्को हाम्रो नियमित श्रोता साथीले पनि म्यासेज गर्नुभएको छ नरेशजीले म्यासेज गर्नुभएको छ लेख्नुहुन्छ बिछोड छ भने के भयो त दुरी छैन कुरा पनि छैन यस्तो मजबुरी त छैन अह बिछोड छ भने के भयो त दुरी छैन कुरा पनि छैन यस्तो मजबुरी त छैन नजर छैन आउँदैन तिमी त के भयो नजर छैन आउँदैन तिमी त के भयो यी आँखामा तस्विर तिम्रो अधुरो त छैन कुरा पनि छैन यस्तो मजबुरी त छैन बिछोड छ भने के भयो त दुरी छैन भन्नुभएको छ धेरै राम्रो गर्ने उहाँले लेख्नुहुन्छ हेलो चन्द्र दादा रात्रिकालीन अभिवादन बाह्र जिल्ला कोल्बी नगरपालिकाबाट म नरेश भन्नुभएको छ नरेशजीलाई धेरै धन्यवाद छ हाम्रो एकदमै माया गरेर सधैँ म्यासेज गर्नुहुने साथी हुनुहुन्छ र उहाँले तल लेख्नुभएको छ साथीहरूलाई सम्झिनु पर्दा मेरो प्यारो साथी रामेश्वर नन्दलाल चौधरी प्रतीक्षा चौधरी र सन्ध्या चौधरीलाई मिठो सम्झना भन्दै छोड्न चाहन्छु बबाई भन्नुभएको छ नरेशजीलाई यो म्यासेजको लागि धेरै धेरै धन्यवाद छ र तपाईँको यस्तै कमेन्टको म्यासेजको हामी आगामी दिनमा पनि अपेक्षा गर्छौँ साथीहरू तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने यसै गरी फेसबुकमा गएर Sabi Saugat Facebook page search गर्नुहोस् र त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँ म्यासेजलाई पनि हामी कार्यक्रममा राख्छौँ र अब भने तपाईँले लाइभमा गर्नुभएका कमेन्टहरूलाई लिँदैछु सवि सौगात फेसबुक पेजमा कार्यक्रम लाइभ सुनेर तपाईँले कमेन्ट गर्नुभएको थियो पहिलो साथी हुनुहुन्छ सिमला सिमुजी उहाँ लेख्नुहुन्छ नमस्कार मात्रै गर्नुभएको रहेछ नमस्कार सिमला सिमुजी हाम्रो नियमित श्रोता तर एकदमै छोटो लेख्नुहुन्छ खुसी लाग्यो सिमलाजी आज पनि तपाईँको यो कमेन्ट पढ्न पाएँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामलाल सुमनजीले उहाँ पनि नियमित श्रोता हुनुहुन्छ उहाँले पनि यो हामीलाई लाइभमै कमेन्ट गर्नुभएको छ र लेख्नुहुन्छ हेलो हाई नमस्ते रात्रिकालीन दर्शन हजुर के छ खबर भन्नुभएको छ हामी एकदमै ठिक छौँ तपाईँले पनि सन्चै होला अनि उहाँले आउँदै गरेका चाडहरूको पनि शुभकामना दिनुभएको रहेछ उहाँ अगाडि लेख्नुहुन्छ म परदेशी जीवन रामलाल सुमन नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य हाल मलेसियाको पेनाङबाट भन्नुभएको छ गुड नाइट विशेष अथवा रात्रिकालीन सम्झना र सन्देश राख्नु पर्दा फर्स्ट अफ अल त हजुर लगायत प्राविधिक मित्रलाई अनि साथीहरूमा जमिन्दार बाउको इमान्दार छोरो लुकमाया सुनवार माया महारेको मान्छे भोजपुरे अभि विरल तारा कुर्बान हवारी सर लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलाल सुमनजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ साथीहरू तपाईँ पनि यसरी नै लाइभमा तपाईँ सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ र ध्यान राख्नुहोस् लाइभमा कमेन्ट गर्दाखेरि चाहिँ त्यो लाइभ सबै सौगात फेसबुक पेज वा रेडियो अनमोलको फेसबुक पेजबाट आएको छ कि छैन चेक गर्नुहोस् अन्त आएको छ भने चाहिँ तपाईँले गर्नुभएका कमेन्टहरू कहिलेकाहीँ मैले लिन सक्दिनँ किनकि सबैमा पहुँच छैन एनिवे तपाईँलाई धेरै धन्यवाद छ त्यसै गरी हाम्रो एकदमै पुरानो नियमित श्रोता तर धेरै पछि कमेन्ट गर्नुभएको रहेछ नाम देख्ने बित्तिकै खुसी लाग्यो बुद्ध थिङजीले कमेन्ट गर्नुभएको छ धेरै धन्यवाद छ बुद्धजी धेरै समयपछि तपाईँको कमेन्ट पढ्न पाएँ र लेख्नुहुन्छ हेलो हाई सन्ध्याकालीन नमस्ते है चन्द्रजी भन्नुभएको छ नमस्ते बुद्धजी उहाँ लेख्नुहुन्छ अगाडि म तपाईँकै साथी दिलको धनी बुद्ध थिङ फ्रम हेटौँडा आठ कमाने धेरै समयपछि प्रोग्राम सुन्न पाएँ आज धेरै खुसी लागिरहेको छ आज यस कार्यक्रम मार्फत सम्पूर्ण आत्मीय साथीहरूलाई मिठो सम्झना अनि स्पेसली जीवनसङ्गिनी रेणुका एन्ड छोरो आयानलाई love you and miss you भन्न चाहन्छु भन्नुभएको छ धेरै धन्यवाद छ बुद्धजी तपाईँको नाम देख्ने बित्तिकै आज खुसी लाग्यो धेरै समयपछि तपाईँको म्यासेज पढ्न पाएँ तपाईँ मुटुदेखि मुटुसम्मको अनि त्यसै गरी बितेका पलहरूको कार्यक्रमहरू अझ भनौँ मैले सबैभन्दा सुरुमा किन लाग्छ माया कार्यक्रम चलाउँदादेखि नै सँगै हुनुहुन्थ्यो र तपाईँले आजसम्म पनि हामीलाई माया मार्नुभएको छैन तपाईँलाई धेरै धन्यवाद छ अनि तपाईँले यो कार्यक्रम मार्फत तपाईँको जीवनसँगी नै रेणु रेणुकाजीलाई अनि छोरो आयानलाई पनि सम्झनु भएको छ तपाईँ तपाईँको जीवनसङ्गिनी तपाईँको छोरा तपाईँ सबै परिवारलाई हाम्रो तर्फबाट मिठो माया मिठो सम्झना अनि सदैव खुसी रहेर एकअर्कालाई साथ दिइरहनुहोला भनेर पनि हामी अपेक्षा गर्छौँ आशा गर्छौँ र शुभकामना दिन चाहन्छौँ बुद्धजी धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ कविता बर्दुवा कविजी यो उहाँले पनि यो लाइभमै कमेन्ट गर्नुभएको थियो र लेख्नुहुन्छ हेलो हजुर नमस्ते it's me Kavita Bardewa from Sankhuwa Sabha आजको सन्देश मनको माया सलिना शेर्पा सबिना गिरी देपेन परियार लगायतका थुप्रै साथीको नाम लेख्नुभएको छ कविताजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी आविद राजजीले कमेन्ट म्यासेज गर्नुभएको छ यो चाहिँ रेडियो अनमोलको फेसबुक पेजमा गर्नुभएको थियो हाई दाई how are you good night भन्नुभएको छ म एकदमै ठिक छु आविद राजी र तपाईँलाई पनि राम्रै होस् भनेर कामना गर्दछु तपाईँलाई धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै म्यासेजको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ यो लाइभमा गर्नुभएको कमेन्ट हो युक्त प्रसाद श्रेष्ठजीले र लेख्नुहुन्छ हाम्रो नियमित श्रोता हुनुहुन्छ युक्तजी पनि शुभ सन्ध्या नमस्कार भन्नुभएको छ नमस्ते हजुर भन्नुभएको छ अनि उहाँले आउँदै गरेको पर्वहरूको पनि शुभकामना दिनुभएको छ र आराम हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुभएको छ म एकदमै ठिक छु तपाईँ पनि आरामै हुनुहुन्छ भनेर मैले अपेक्षा गरेको छु उहाँ लेख्नुहुन्छ अगाडि म कोहलपुरबाट युक्त प्रसाद श्रेष्ठ यस कार्यक्रम मार्फत सम्झनु पर्दा जीवनसङ्गी हिरा श्रेष्ठ बहिनीहरू फुच्ची स्विटी भूमिका राई तामाङ फुच्ची केटी म दिलसा राई लगायतका थुप्रै साथीको नाम लेख्नुभएको छ युक्तजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कुर्बान हवारीजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ र उहाँले पनि हामीलाई लाइभमा कमेन्ट गर्दै हुनुहुन्छ र यो पनि उहाँले लाइभमा गर्नुभएको थियो हेलो हजुर sweet remember I'm from Nepal Bharat Maitri radio Shrota Sangh Birgunj Parsa district I am listening this nice and popular programme with my wife Begum Tajma Hawari भन्नुभएको छ धेरै धन्यवाद छ कुर्बानजी तपाईँको यो कमेन्टको लागि र तपाईँ आफ्नो जीवन सङ्गिनी बेगम ताजमा हवारीसँगै मेरो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो तपाईँहरू सदैव सँगै बसेर यस्तै कार्यक्रम सुनिरहने अनि एकअर्कालाई माया गरिरहने सङ्कल्प गर्नुहोस् सदैव अगाडि बढ्नुहोस् धेरै धन्यवाद छ कुर्बानजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ चाहत का असर डाला है कुछ बातें हो चुकी हैं कुछ बातें अभी हैं बाकी बौछार एक पड़ी है बरसातें अभी हैं बाकी खुल के नाचने को बेकल मन का मयूरा है हो खुल के नाचने को बेकल मन का मयूरा है मिलन अभी आधा अधूरा है मिलन अभी आधा अधूरा है मिलन अभी आधा अधूरा है मिलन अभी आधा अधूरा कृष्ण यही किसी वन में प्रेम माधुरी उनकी बसी है पवन में और भी पास आ गए हम इस दिव्य वातावरण पड़ी है बरसाते अभी है बाकी हमें मिलाने में सबका सहयोग पूरा है हो हमें मिलाने में सबका सहयोग पूरा है मिलन अभी आधा अधूरा है मिलन अभी आधा अधूरा है सब दिन अभी है बाकी सब रातें अभी हैं बाकी बौछार एक पड़ी है बरसातें अभी हैं बाकी यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्ट्स हेटौँडा मकवानपुरबाट रेडियो कोल्बी बाह्रबाट र रेडियो सुप्रिम रौतहटबाट तपाईँ यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ त्यसै गरी तपाईँले फेसबुक पेजमा पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ रेडियो अनमोल डट कममा पनि यो कार्यक्रम लाइभ सुन्न सक्नुहुन्छ अनि रेडियो कोल्बी रेडियो सुप्रिमको वेबसाइटमा पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ त्यति मात्र होइन तपाईँले सबै Saugat dot blog spot dot कममा मेरो युट्युब च्यानल चन्द्र घलानमा अनि त्यसै गरी तपाईँले हाम्रो पात्रो लगायतका यो चर्चित मोबाइल एपमा पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ र आज पनि मसँग तपाईँले गत साता गर्नुभएका थुप्रै म्यासेजहरू छन् कमेन्टहरू छन् मिठो गजलहरू छन् आफ्नो मान्छेलाई पठाउनुभएका प्रेमपत्रहरू पनि छन् त्यसै गरी तपाईँ पनि यसरी नै छोटो प्रेमपत्र मनको भावना दुःख वा सुखको आफ्नो मान्छेलाई के भन्न चाहनुहुन्छ अथवा मायासँग सम्बन्धित तपाईँको भोगाई गजल मुक्तक सायरी कविता के छ भने पनि तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ र कमेन्ट गर्नको लागि चाहिँ फेसबुकमा गएर सबि सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज छ अथवा सिधै फेसबुक डट कम स्ल्यास सबि सौगात अनुराग टाइप गर्नुभयो भने पनि हाम्रो फेसबुक पेजमा पुग्न सक्नुहुन्छ र त्यो पेजको मुटुदेखि मुटुसम्म कार्यक्रमको लागि गरिएको पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ लाइभमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ त्यही पेजमा अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ र ती कमेन्टहरूलाई म अर्को साताको कार्यक्रममा स्थान दिनेछु आज चाहिँ म गत साताकै तपाईँका म्यासेजहरू राखिरहेको छु र थुप्रै म्यासेजहरू छन् ढिला नगरी अर्को म्यासेज पढ्छु म यो चाहिँ पोस्टमा कमेन्ट गर्नुभएको थियो अनिता भण्डारीजीले गुड नाइट शुभ सपनी अल फ्रेन्ड हिमा राई हिमा दादा श्याम अधिकारी पवित्र खड्का गेटविल सुन प्यारी मुटु लक्ष्मी बान्तवराई लक्ष्मण मगर सन्तोष काफ्ले लगायतका थुप्रै साथीको नाम लेख्नुभएको छ अनिता भण्डारी फ्रम धनकुटा भन्नुभएको छ धेरै धन्यवाद छ अनिताजी तपाईँको यो कमेन्टको लागि र तपाईँको आफ्नो आफन्त बिरामी हुनुहुँदो रहेछ उहाँलाई पनि हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हिमा राई हिमाजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि गुड नाइट अल म तिनझुरी मिडिया ग्रुप प्रवासको मेम्बर धनकुटाबाट हिमा राई हो भन्नुभएको छ हिमाजी धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी पर्खाइमा हुनेछौँ अवश्य पनि गर्नुहुनेछ भनेर आशा गरेको छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सोनिया भोटियाजीले इट्समे तिनजुरे मिडिया ग्रुपको मेम्बर सोनिया भोटिया फ्रम ताप्लेजुङ हाल सिक्किमबाट भन्नुभएको छ र गुड नाइट विशेष राख्नुभएको छ कुमार तामाङ समीर तामाङ अविसा अधिकारी चौलगाई मनिष देव बासकोटा लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ यहाँलाई कमेन्टको लागि धेरै धेरै धन्यवाद छ सोनियाजी तपाईँ सिक्किममा रहेर पनि हामीलाई नियमित सुन्नुहुन्छ र नियमित कमेन्ट गर्नुहुन्छ खुसी लाग्छ अर्को हप्ता पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ पूजा योङहाङजीले उहाँको मैले अघि नै पनि पढेको हो कि जस्तो लाग्छ इट्स ओके उहाँले अगाडि लेख्नुभएको छ सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेबुङ इलामबाट गुड नाइट विशेष राख्नु पर्दा विनोद लिम्बू ताप्लेजुङ्गे अमित इसारन चौधरी त्यसै गरी एक्लो मुटु साजन निम्बु वेदराज विष्ट कान्छा विनोद लजालु लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ पूजाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी दिप्सन लिम्बूजीले पनि कमेन्ट गर्नुभएको छ नमस्ते छड्के सलाम दिप्सन लिम्बू तिनझुरी मिडिया ग्रुप प्रवास तेह्रथुम हाल मलेसियाबाट रात्रिकालीन सन्देश साथीहरू भनेर लेख्नुभएको छ धन्यवाद छ दिप्सनजी साथीहरूको नाम लेख्नुभएको छ उहाँले सानो सोनिया भुटिया देव बास्कोटा सरु लामा अप्सरा लिम्बू रञ्जना लामा लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ दिप्सनजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ गणेश छेत्री रिमालजीले गुड इभिनिङ नमस्ते it's me Tinjure media group Phidim पाँचथरबाट Ganesh Chhetri Rimal today good night wishes to Subba Sandesh Mabuhang Abinash जोशी एक्लोमुटु साजन लिम्बु सुशील खड्का देव बासकोटा लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ गणेशजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ र अर्को हप्ता पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेम कला आचार्यजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ लेख्नुहुन्छ हेलो नमस्ते दर्शन खाना भए त के छ खबर भन्नुभएको छ हामी एकदमै ठिक छौँ उहाँले लेख्नुहुन्छ म प्रेम कला आचार्य तिनझुरे मिडिया ग्रुपको मेम्बर फ्रम शुभहाङबाट गुड नाइट टु हजुरलाई पनि डियर मोटु कल्पना माझी दादा एक्लो मोटु साजन लिम्बू दादा सन्तोष खनाल दादा देव बास्कोटा राजन खतिवडा लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ प्रेमकलाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अन्जु पन्थीजीले हाम्रो श्रोता हुनुहुन्छ उहाँ good night all of you love you अनि लभ यु भन्नुभएको छ धेरै धन्यवाद छ अन्जुजी तपाईँको यो मिठो सन्देशको लागि त्यसै गरी रमु रमा भट्टराईजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ कमेन्ट गर्नुभएको छ हेलो हजुर नमस्कार म Rama Bhattarai from TTM good night miss you all okay bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अनि माफ गर्नुहोस् रमाजी टिटिएमको फुल फर्म अलिकता मलाई आएन सायद धेरैलाई थाहा होला मलाई चाहिँ अलिक थाहा नभएको हुनसक्छ रमाजी आगामी दिनमा तपाईँको पुरा ठेगाना पनि लेख्नुहुन्छ भन्ने अपेक्षा गरेको छु धेरै धन्यवाद छ त्यसै गरी लक्ष्मण मगरजीले कमेन्ट गर्नुभएको छ हेलो हजुर दर्शन नमस्ते झोरले रात्रिकालीन अभिवादन के छ खबर भन्नुभएको छ म एकदमै ठिक छु लक्ष्मणजी तपाईँ पनि सन्चय हुनुहुन्छ होला भनेर अपेक्षा गरेको छु एफएम होल युनिटको के छ हालखबर भन्नुभएको छ उहाँले अनि हजुरहरू सन्चय हुनुहुन्छ पनि भन्नुभएको छ लेख्नुहुन्छ अगाडि म तिनझुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पखरीबास धनकुटाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा गीता मगर देव बासकोटा कुसुम मगर सुरेन्द्र घिसिङ रचना चौहान लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ यो कमेन्टको लागि लक्ष्मणजीलाई धेरै धेरै धन्यवाद छ दबी दबी सांसों में सुना था मैंने बोले बिना मेरा नाम आया पल के झुकी और उठने लगी तो हौले से उसका सलाम आया यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँ सुन्दै हुनुहुन्छ हेटौँडामा रेडियो अनमोल नब्बे मेगा हार्ट्सबाट त्यसै गरी बाह्रमा बाह्र जिल्लामा तपाईँले रेडियो कोल्बीबाट सुन्दै हुनुहुन्छ रौतहट जिल्लामा तपाईँ रेडियो सुप्रिम रौतहटबाट सुन्दै हुनुहुन्छ र कार्यक्रमको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदा चाहिँ म तपाईँका म्यासेजहरू राखिरहेको छु तपाईँ पनि सबै सौगात फेसबुक पेजमा गएर म्यासेज राख्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ र अब भने तपाईँलाई ढिला नगरिकन म गत साताका कमेन्टहरू अझै पढ्न चाहन्छु किनकि थुप्रै छन् ती कमेन्टहरूलाई म यो कार्यक्रममा सघाउन चाहन्छु किनभने अर्को कार्यक्रममा तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई लिनै पर्छ त्यसै गरी कमेन्ट छ सुब्बा सन्देश माबु हाङजीले लेख्नुहुन्छ गुड इभिनिङ नमस्ते इट्स मे तिन तिनझुरे मिडिया ग्रुपको मेम्बर सुब्बा सन्देश माबुहाङ फ्रम तेह्रथुम लालीगुराँस नगरपालिका तिन मुसाङ खेलबाट गुड नाइट विशेष भन्नुभएको छ र उहाँले गुड नाइट विशेष लेख्नुभएको छ सेसेमी मादेन लिम्बू त्यसै गरी गणेश छेत्री रिमाल गणेश छेत्री रिमाल माफ गर्नुहोस् त्यसै गरी अप्सरा लिम्बू सुषमा रुखमाहाङ राई दिक्माया आलिमगर लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ सुब्बा सन्देश माबुहाङजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सरु लामाजीले हाई गुड इभिनिङ नमस्ते हजुर भन्नुभएको छ नमस्ते सरुजी लेख्नुहुन्छ मे तिनजिरो मिडिया ग्रुपको मेम्बर सरु ला लामा फ्रम ताप्लेजुङबाट गुड नाइट विशेष चन्द्रकला राई इन्दिरा चामलिङ देव बासकोटा दिपचन्द लिम्बू सुगम लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ सरुजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लुरी सुनिता योन्जनजीले गुड नाइट अल भन्नुभएको छ सुनिताजी धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी राजकुमार मुक्तानजीले कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ र लेख्नुहुन्छ हेलो गुड इभिनिङ रात्रिकालीन दर्शन नमस्ते के छ खबर रेडियो अनमोल होल टिम सन्चै आरामै हुनुहुन्छ भन्नुभएको छ हामी एकदमै ठिक छौँ राजकुमारजी अनि तपाईँलाई पनि सन्चै होला भनेर अपेक्षा गरेको छु उहाँ लेख्नुहुन्छ साथीहरूलाई यस मुटुदेखि मुटुसम्म प्रोग्राम मार्फत गुड नाइट विशेष राख्नु पर्दा सोनिया भोटिया सोनिया भट्टराई सुनिता लकन्द्री उषा किरण बान्तवा खुसी तामाङ इलाम लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ राजकुमारजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि खुसी यमुना विष्टजी लेख्नुहुन्छ नमस्ते इट्स मी खुसी Yamuna Bista Tinjure media group Panchthar यस कार्यक्रम मार्फत साथीहरू पर्दा राजकुमार मोक्तान बिनो स्पन्दन राई अमित इचारण चौधरी छुच्चे निरु विनोद लजाल लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ खुसी यमुना विष्टजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी सोनिया भट्टराईजीले मिस्यु अहल भन्नुभएको छ धन्यवाद सोनियाजी त्यसै गरी दिपिका मेहवाङ राईजीले गुड नाइट अहल भन्नुभएको छ दिपिकाजीलाई पनि धेरै धन्यवाद छ त्यसै गरी लिम्बुनी रिनाजीले तिनजुरी मिडिया ग्रुप प्रवासको मेम्बर लिम्बुनी रिना धनकुटाबाट सम्पूर्ण साथीहरूमा सुन्दर सपनीको कामना एन्ड शुभरात्रि भन्दै बाई भन्नुभएको छ लिम्बुनी रिनाजीलाई पनि कमेन्टको लागि धन्यवाद छ त्यसै गरी विनोद लजालुजीले कमेन्ट गर्नुभएको छ हेलो गुड इभिनिङ नमस्ते म विनोद लजालु फ्रम काठमाडौँ साथीहरू बेस्ट दिपिका आचार्य लवली सपना राई पूजा योङहाङ अन्नकी लिम्बु निकञ्जन स्वर्णि स्वर्णिमा राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ विनोदजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ राजन चामलिङ राईजीले गुड नाइट अल भन्नुभएको छ राजनजीलाई धेरै धन्यवाद छ त्यसै गरी विजय पौडेलजीले कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ हेलो नमस्कार म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घ वीरगन्जबाट सुन्दैछु अनिता अर्याल झापा इलाम निवासीको जन्मदिनको शुभकामना पनि भन्नुभएको छ र सन्देश राख्नु पर्दा कुर्बान हवारी हिम्मत खड्गी रामधार मेहता रामलाल सुमन शम्भु चौधरी लगायतका थुप्रै साथीहरूको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 कुछ रहा है बदल सपने हकीकत में जो ढल रहे हैं क्या सदियों से पुराना है रिश्ता ये हमारा के जिस तरह तुमसे हम मिल रहे से तुम जरम जरम मैं ठहरा रहा जमी चलने लगी धड़का ये दिल सांस थमने लगी Yeah. हाँ, सा रात जगने लगी शोलों के दिल में भी आग जलने लगी मैं ठहरी रही जमीन चलने लगी सांस लगी क्या मेरा पहला पहला प्यार है सजा नशा ये मेरा पहला पहला प्यार है सूरज हुआ मध्यम चांद चलने लगा आसमां ये हाय क्यों पिघलने लगा सजना क्या ये मेरा पहला पहला प्यार है